कतै म फुले कतै तिमी पुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी पुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध त्यो पाउन सकिन जसलाई म पाए त्यो चाहन होइन जसलाई म चाहे त्यो पाउन सकिन जसलाई म पाए त्यो चाहन होइन जिउन जीवनसँग सम्झौता गर्दा जिउन जीवनसँग सम्झौता गर्दा नचाहे नि बिस पिउनु पर्दो रहेछ नचाहे नि बिस पिउनु पर्दो रहेछ तिमी झर्यौ कतै म झरे कतै तिमी झर्यौ कतै मझारे झरे कतै जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ संकल्प थियो है कल्ले हो हामीलाई दुई किनारा बनायो सँगै जिउने मर्ने संकल्प थियो है कल्ले हो हामीलाई दुई किनारा बनायो अतीतलाई सम्झी नरोइरहनु तिमी अतीतलाई सम्झी नरोइरहनु मनु तिमी जति रोए नि भुल्नु त पर्दो रहेछ जति रोए नि भुल्नु त पर्दो रहेछ फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै कहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ कहाँ फुले पनि हाम्रो सु